नमस्कार अनि हार्दिक हार्दिक स्वागत अभिवादन गर्न चाहे कार्यक्रम लोगागनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र राष्ट्रकै मसु तपाईँकै लोकभाकाको मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम लोगागनको व्यवसाय लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजेसम्म यो बसाइँ बस्नको निम्ति आउने गर्छौँ यो बसाइँमा रहेर हामी हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू गाउने गर्छौँ त्यही भाकाहरूलाई टपक्क टिप्छौँ अनि ती लोकगीतहरूलाई हामी यो बसाइँमा आएर गाउने गर्छौँ र तपाईँ पनि आउन जानुहुन्छ र तपाईँसँग त्यो गला छ कला छ कहाँ गएर देखाउने भनेर सोच विचार गरिराख्नु भएको छ भने फोन गर्न सक्नुहुनेछ तपाईँले हामीलाई शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ आउन सक्नुहुनेछ यो बसाइसम्म आउनको निम्ति यो दुईवटो गोरेटो आज पनि हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ र सँगसँगै तपाईँको त्यो स्वरलाई तपाईँको त्यो लयलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ गत हप्ताका विजेता मित्र दीपक सुनवारजी पनि हामी सँगै हुनुहुन्छ आज स्टुडियोसम्म आइपुग्नु भएको छ र कोही साथी आउने तर्खर गरिराख्नु भएको छ सुरुवातमा त्यसपछि गत हप्ताका विजेता मित्र दीपक सुनवारसँगको भलाकुसारलाई म अगाडि जोड्छु कोही साथी आउनु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो कोरकबाट तपाईँको शुभ नाम हिरालाल तामाङ पाखरिन हिरालाल तामाङ पाखरिन हजुर के गर्नुहुन्छ हाम्रो हिरालालजीले म घरमै छु हजुर किसानी हो अब यस्तै हो किसानी हो है रोपाइँ चाहिँ भ्याउनु भयो कि भएको छैन तपाईँको हजुर रोपाइँ भ्याइसक्नुभयो रोपाइँ भ्यायो हजुर भ्याइसक्यो है हजुर खाजा खानुभयो तपाईँले हजुर कार्यक्रममा अनुभाषा कुन भाका गाउनुहुन्छ आज हिराजीले अब भाका मेरो आफ्नै रचनामा छ सर मेरो आफ्नै रचनामा छ हुन्छ सुरु गर्नुहोस् है त हुन्छ सुरु गरौँ हिमल चुली पल्लपट्टि गाई मरेको सिनु हिमल चुली पल्लपट्टि गाई सिनु फुल दिए जाला जल लै जाऊ सिनो सानो लै जाऊ सिनो सासोमा भैलोजी निकै सुन्दर तरिकाले गाउनु भएको छ निकै सुन्दर शब्दहरू कोर्नु भएको रहेछ है कार्यक्रममा आइदिनु भयो खुसी लाग्यो कार्यक्रम सुन्दै गर्नु होला छुट्टिन्छ है त नमस्ते हिरालाल तमाङ गाउनु भएको थियो कोराकदेखि तपाईँ पनि आउन चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको दुईवटा फोन लाइन बिल्कुलै हामीले खुल्ला गरिराखेका छौँ यो बाटो भएर तपाईँ आउँदै गर्नुहोस् र गत हप्ताको विजेता मित्र दीपक सुनवारजी पनि हामी सँगसँगै हुनुहुन्छ उहाँसँगको भलाकुसारीलाई अगाडि जोड्छु भन्दै थिए कोही साथी आइसक्नु भएको छ अरे म उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते बोल्नुभयो कहाँदेखि भन्नुभयो सन्देश भन्नुभयो है सन्देशको पछाडि सन्देश पाण्डे निकै सानो आवाज आइराखेको छ सन्देशजी अलि ठुलो स्वरमा बोलिदिउँ है सन्तोष पाण्डे सन्देश सन्देश है ल कुनै भाका गाउनुहुन्छ आज हुन्छ सुरु गरौँ है त सुरु गर्नुहोस् सन्देशजी तपाईँको स्वर एकदमै सानो राखेको छ बुझ्न गाह्रो भयो है ल छुट्टिन्छ है त फेरि प्रयास गर्नु होला है हुन्छ नमस्ते सन्देश उहाँको आवाजले हामीले एकदमै बुझ्न गाह्रो परिराखेको थियो र कोही साथी आउने तर्खर गरिराख्नु भएको छ फेरि शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको दुईवटा लाइन भएर तपाईँ आउन सक्नुहुनेछ गत हप्ताको विजेता मित्र दिपक सुनवार पनि हामी सँगै हुनुहुन्छ म उहाँसँगको भलाकुसरलाई अगाडि जोड्छु यो समयमा दिपकजी हजुर नमस्कार स्वागत छ तपाईँलाई सन्चै हुनुहुन्छ के गर्नुहुन्छ सुरुवातमा हाम्रो दिपकजीले के काम गर्नुहुन्छ त्यतातिर लागौँ है हजुर मैले यो पित्तलको गहनाहरू बनाउने काम गर्छु पित्तलको गहनाहरू बनाउने काम गर्नुहुन्छ हजुर हजुर तपाईँको घर चाहिँ कहाँ मेरो घर सौराचोकमै यही सौराचोकमै पर्छ है पाहाड घर चाहिँ मेरो चाहिँ स्याङ्जा हो पाहाड घर चाहिँ स्याङ्जा हजुर यो गीत गाउनको निम्ति चाहिँ यसरी लोकगीतहरू गाएर हिँडिराख्नु भएको छ होइन एकदमै मिठो स्वर पनि छ तपाईँको र यो गीत गाउनको निम्ति चाहिँ कतिको प्रोत्साहन छ घर परिवारबाट तपाईँको त्यति छैन अब होला जस्तो पनि भनौँ न अब गर्दै गर्दै गएको छु आफ्नै लय आफ्नो शब्दमा गीत पनि लेखेको छु मैले चाहिँ अब रेकर्ड गर्नुको लागि अब हाम्रो यो रेडियो मुक्तिनाथमा चाहिँ हाम्रो कार्यरत दाजु हुनुहुन्छ एउटा प्रेमलाल लामिछाने दाजु उहाँलाई दिने भन्ने छ त्यही नै हो त्यही नै हो है र गत हप्ता कुन भाग्य गाउनु भएको थियो विजेता बन्नको निम्ति गत हप्ता मैले सहर पछि उनकै घर बसेको सहर पछि उनकै घर यस्तै भाका गाउनु भएको थियो है र धेरैचोटि पनि विजेता भइसक्नु भएको छ तपाईँ र गत हप्ता पनि विजेता बन्नुभयो यो स्टुडियोसम्म आउनु भएको छ आज चाहिँ कुन भाका गाउनुहुन्छ आज त्यही फर्स्टमा त्यही विजेता भएको भएका हुन्छ सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् सहर पसी उनकै घर बसेको बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली र ओराले गरिराख्नु पर्छ सहर पासी उनकै घर बसेको बस्दा बस्दै मायामा फसेको मायालुको सारमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिन उकाली र ओह्राली घरि राख्नुपर्छ उराले र उराले गरेर पर्छ उनको पाउले भुइँ कहिले टिक्दैन मेरो घरले घाम पानी छेक्दैन मायालुको सहरमा मेरो गाउँमा घर छ ढिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन ओह्राली र ओह्राली गरिराख्नु पर्छ उनको पाउले भुइँ कहिले टेक्दैन मेरो घरले घाम पानी छेक्दैन मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उराले ओह्राले गरिराख्नु यसरी गाइराख्नु भएको छ निकै राम्रो स्वर पनि छ तपाईँको होइन यसरी गाइराख्ने बेलामा चाहिँ स्टुडियोमा आएर गाउँदा र फोनबाट गाउँदा चाहिँ कतिको फरक पाउनुभयो हाम्रो दिपकजीले स्टुडियोमा आएर गाउनुभन्दा अलिकति डर त लागिहाल्छ है पहिलोचोटि आउँदा पहिलोचोटि भयो है डर लागेको छ हल्का हल्का हल्का फोनबाट गाउँदाखेरि खासै केही हुँदैन फोनबाट गाउँदाखेरिको अनुभव अब सिङ्गल एकै ठाउँमा एकजना मात्रै बसेर गाउने स्टुडियोमा आउँदा धेरै गाह्रो त गाह्रै नै पर्छ होइन <laughs> हजुर हजुर र यसरी गाइराख्दाखेरि जति पनि श्रोताहरूले हामीलाई सुनिराख्नु भएको छ उहाँहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ उहाँहरूलाई भन्छु सम्म कला गला छ भने होइन गाउनुहोस् यो म जस्तै यो रेडियोमा आएर चाहिँ गाउनुहोस् प्रतिभा आफ्नो चाहिँ नलुकाउनुहोस् देखाउनुहोस् भन्न चाहन्छु अर्को भाका कुन सुनाउनुहुन्छ अब पाल अर्को भाका मैले एउटा चाहिँ खुमन अधिकारीको गीत यो चाहिँ यो कुन म भुलेँ त्यो भाका चाहिँ एकदम राम्रो मलाई मनपर्ने भाका हो त्यो आफ्नो सिउँदो यही हातले भर्ने हुन् भन्ने चाहिँ हुन्छ सुरु गरौँ है त्यो पनि हुन्छ सुरु गर्नुहोस् अनि यो मैले भुलेँ क्या यो गीत चाहिँ के हो नि आ भर्खर सम्झिँदै एकैछिनपछि हामी सुनाउँला है त त्यो गीत त्यसो तपाईँ सुनिराख्नु भएको छ यो लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच समय घर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम लोगागनको बसाइँलाई तपाईँले दुईवटा माध्यमबाट सुनिराख्नु भएको छ तपाईँले हामीलाई साथ दिनुहुन्छ यही विश्वासमा हामी अगाडि बढिराखेका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा फोन लाइन बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रममा आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने गीत गाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ र तपाईँको त्यो गलालाई तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ र शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रम लोगागन हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म हामी तपाईँलाई भेट्नको निम्ति आउने गर्छौँ यो बसाइँलाई लिएर तपाईँसँगै गाउँछौँ तपाईँसँगै रमाइलो गर्छौँ एकैछिन भए पनि यो चौतारीमा रहेर चाहिँ तपाईँको त्यो थकानलाई अलिकति भए पनि मेटाउने जमर्को हाम्रो रहन्छ कोही साथी आउने तर्खर गरिराख्नु भएको छ बाहिर राजको सङ्केत मिलिराखेको छ मलाई एकैछिनपछि म उहाँलाई स्वागत गर्छु भित्र र तपाईँ आउन चाहनुहुन्छ तपाईँसँग गला छ कला छ तपाईँ गाउन चाहनुहुन्छ त्यो गाउने माध्यम पाइराख्नु भएको छैन भने लोगागन तपाईँकै लागि बनेर आएको छ तपाईँकै घर आँगनमा आएको छ तपाईँ आउनुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउने गर्छौँ र ती भाकाहरूलाई टपक्क टिप्छौँ त्यो चौताहरूमा आएर चाहिँ गाउने गर्छौँ र तपाईँको त्यो मनमुटुमा बस्न सफल भएको भाका छ छाको भाका छ भने पनि तपाईँ आउन सक्नुहुनेछ जुन भाकाहरूले हाम्रो असाध्यै मनमुटु छोएको हुन्छ चाहे जात्रामा होस् चाहे मेलापात जाँदा गोठालो जाँदा जङ्गलमा हामी जुन वनपाखामा गाइरिने गर्छौँ ती भाकाहरूलाई गाउने गर्छौँ यो बसाइमा रहेर कोही साथी आउनुभएको राज आउनु भएको छैन भन्दै हुनुहुन्छ बाटो सङ्गीत मिलिराखेको छ राजको र अनि तर्खर गरिराख्नु भएको छ बाहिर कुराकानी हुँदैछ राजसँग र गत हप्ताका विजेता मित्र दिपक सुनवार पनि हामीसँगै हुनुहुन्छ दिपकजी कुन भएको सुनाउनुहुन्छ अब क्रममा <clears throat> त्यो मलाई मनपर्ने भएको थियो त्यो म एउटा चाहिँ तपाईँको यो राजपरिवारको यो चाहिँ सुनपानीले छर्का माया सुनपानीले छर्का माया हुन्छ सुरु गरौँ है <laughs> मान्छे भन्दा ठुलो जात कुन्छ र ठुलो जात कुन्छ र मैले छुँदा पानी बिसुन्छ सुन्छ र जति सक्छ तर्काउ माया मैले छुँदा छोडिन्छ भने त सुनपानीले छर्काउ ठुलो जात कुन र ठुलो जात कुन र मैले छुँदा पानी सुन्छ र सुन जति सक्षेउ तर्काउ मायालु मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्काउ मायालु मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्काउ मायालु जति सक्छ तर्क मायालु मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु निकै मिठो भाका गाउनुभयो धेरै धेरै धन्यवाद छ दिपकजी र हामी तपाईँसँग छुट्टिन तर्खरमा छौँ है यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद र अन्तमा जति पनि रेडियो सुन्ने श्रोताहरू हुनुहुन्छ साथीहरू हुनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई भन्छु आउनुहोस् रेडियोमा चाहिँ म जस्तै यसरी गाउनुहोस् आफ्नो भएको प्रतिभाहरू नलुकाउनुहोस् भन्न चाहन्छु हुन्छ यहाँसम्म आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छुट्टिन्छौँ है त नमस्ते गत हप्ताका विजेता मित्र दीपक सुनवार हामी सँगै हुनुहुन्थ्यो र उहाँको गीतलाई पनि मैले तपाईँ माझ राख्यौँ र उहाँले निकै मजाले गाउनु भएको थियो यसरी नै तपाईँ गाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउँदै गर्नुहोस् एकैछिन एउटा मिठो भाका सुन्छौँ त्यसपछि हामी पुनः उपस्थित हुनेछौँ त कोही छैन ठानेर मोबाइल लिँदै निस्कलै हानेर भैस्यौ आजकल ठुली साँच्चै भैस्यौ आजकल ठुली तिमीले लाउनै छाड्यौ फुली गाउँघर छोडी सहरमा हेर्दै रहेछौ कोही छैन सहरमा यदि कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगाखोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ टिभीएस अर्थराइज डिलर रत्नगर एक सोह्र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको पर्दो साथी <laughs> जेठो र माइलोले त कोरिया बगेर धमाधम पैसा पठाउन थाले एक हजार तपाईँले खोरक सेन्टर कलेजमा कोरियन भाषा पढ्न गइहाल्दा मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ रे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र परासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौ विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चौक खोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलनचोक बोटोवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com केन्द्र गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण व्यक्ति व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगानको व्यवसायलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगामा र सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ प्रविधिबाट साथ मिलिराखेको छ राजको भने बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो तपाईँ पनि आउन चाहनुहुन्छ र गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला र हामीसँग धेरै समय छैन अब बाँकी समय दस मिनट मात्र बाँकी छ हामीसँग समय धेरै छैन त्यसैले फटाफट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर आउन तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ र कार्यक्रमलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ उतापट्टि राज हुनुहुन्छ मुसु मुसा हाँसेर चाहिँ साथ दिइराख्नु भएको छ कोही साथी आउने तर्खर गरिराख्नु भएको छ र तपाईँ आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू गाउँछौँ हामी ती भाकाहरूलाई हामी टपक्क टिप्छौँ र यो बसाइमा आएर गाउने गर्छौँ र तपाईँसँग त्यो गला छ गला छ भने नलुकाउनुहोस् आउन सक्नुहुनेछ कार्यक्रममा आएर गाउन सक्नुहुनेछ त्यो आफ्नो कला आफ्नो गला लुकाएर आफ्नो प्रतिभाजी लुकाएर राखियो भने आफैभित्रै घुम्सिएर जान सक्छ त्यसैले त्यो कलालाई तपाईँसँग भएको त्यो गलालाई जीवित पार्नको निम्ति तपाईँले पर्फर्मेन्स देखाउनु हुन्छ र तपाईँसँग त्यो प्रतिभा छ भने नलुकाउनुहोस् आउनुहोस् हामीसँगै गाउनुहोस् र तपाईँलाई त्यो गाउने मौका हामी तपाईँलाई दिनेछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो गएर तपाईँ आउन सक्नुहुनेछ चार बजेर सडचालिस मिनट गइसकेको अवस्था छ अन्त अन्ततिर पनि रहेका छौँ हामी अन्तमा रहेर केही साथीहरूलाई मात्र लिन सक्छौँ कोही साथी आउनु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर कोही साथी आउनु भएको छ बोलिराख्नु भएको छैन म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो टिका थापा नवलपरासीबाट है के गर्नुहुन्छ टिकाजीले पढ्दै हुनुहुन्छ है कार्यक्रम आउनु भएको छ कुन भाका सुनाउनुहुन्छ आज म गीतबाटै सुरु गर्छु दादा हुन्छ सुरु गर्नुहोस् राति पोल्छ तिम्रो मन दुखे सानै दिउँला माया मायालाई नपुगे पागल बनी मर्छु होला तिमीले छोडी गए ओ अपर माया गरे छु तिम्री परिमा परेर टिकाजी गर्ने कोसिस गर्नुभयो धेरै धेरै धन्यवाद सहभागिताको लागि छुट्टिन्छौँ है त नमस्ते टिका थापा आउनुभएको थियो नवलपरासीदेखि अब भने हामी कार्यक्रमको लगभग लगभग अन्त अन्त्यतिर आइपुग्न लागिसकेका छौँ राजले दुईजना साथीलाई चाहिँ लिन सक्छौँ होला भन्दै हुनुहुन्छ कोही साथी आउनु भएको हो राज आउनु भएको छैन कार्यक्रमको हामी लगभग लगभग अन्ततिर पनि छौँ अन्तमा रहेर कुन चाहिँ साथी भाग्यमान हुनुहुन्छ एकैछिन हेरौँ भनिराख्नु भएको थियो उताबाट सङ्केत मिलिराखेको थियो राजको आउने तर्खर गरिराख्नु भएको राज आउनु भएको छैन अब चाहिँ बिदा माग्नुपर्छ भनिराख्नु भएको छ आज जम्मा जम्मी तिनजना साथीहरूको सहभागिता रह्यो कोराकबाट आउनुभएको थियो हिरालाल तामाङ पाख्रिन त्यसै गरी सन्देश पाण्डे आउनुभएको थियो खुरखुरीबाट र अन्तमा आउनुभएको थियो टिका थापा नवल परासीबाट तिनजना साथीहरू मध्येबाट हामी एकजनालाई विजेता गराउने जमर्को गरिराखेका छौँ एकैछिन एउटा भाकालाई सुन्छौँ त्यसपछि हामी आजको विजेता साथीहरूको नामावली लिएर उपस्थित हुनेछौँ भन्नु भन्थे पीडालु कोक्यायो मैसोजोलाई मायाले झुकायो यस्तै यस्तै भाका तपाईँ माझ राखी राजुलाई पनि झुक्यायो र राज होइन भन्दै हुनुहुन्छ यताबाट अब भने बिदा माग्ने तर्खर गरेर राखेका छौँ आज जम्मा जम्मी तिनजना साथीहरूको सहभागिता रह्यो हिरालाल तामाङको रकबाट सन्देश पाण्डे खुरखुरेबाट आउनुभएको थियो टिका थापा नवलपरासीबाट सबै साथीहरूलाई धेरै धेरै धन्यवाद र आजको विजेता बन्न सफल हुनुभएको छ कुराकबाट आउनुभएको थियो हिरालाल तमाङ पाखरिनजीलाई धेरै धेरै बधाई छ तपाईँले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका जित्नु भएको छ अर्को साताको शनिबार साढे तीन बजी भित्रमा रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्दछु र तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद र सहभागिताको लागि आउनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु कतिको आज फोन लागेन नरिसाउनुहोस् अर्को हप्ता तपाईँको फोन अवश्य लाग्नेछ र मिसकल गर्नुभयो सम्झेर तपाईँलाई पनि धेरै धेरै धन्यवाद तपाईँले मलाई रेडियोमा इन्टरनेटमा जहाँ जस्तो सुकै अवस्थामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिँदै विशेष धन्यवाद विशेष आभार प्रकट गर्न चाहन्छु राज आवाजप्रति मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिल्यो भन्दै अब भने छुट्टिनुपर्छ यतिन्जेल सुनेर साथ दिनुभयो पुनः एकपटक तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद र भोलि बिहान नौ बजेपछि पुनः साहित्यिक बसाई मेरो रचनाको बसाईमा भेट्ने बाचासहित म तपाईँकै मित्र दिपेन्द्र पनि छुट्टिन्छु हवस् त नमस्कार चार के छेउ तरकारीलाई नौकाले नौका चाक्ने मौका देऊ हे चर्की बनाइ छेउ तरकारीलाई नौकाले नौका चाक्ने मौका देऊ हे चर्की बनाइ छेउ तरकारीलाई नौकाले नौका चाक्ने मौका देऊ हे नौका चाक्ने मौका देऊ नौका चाक्ने मौका रन्जनका लागि सुन हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण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 लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास